मनमा बिरबार छ संसार आफै हो यो धरती रहन्जेल मैले सास फेरुन्जेल माया यो जान तिम्रै मादुलले ढाकिन्छ जेल मैले सास फेरुन्जेल मायालो यो ज्यान तिम्रै भो यो घरतिर हुन्जेल मैले सास फेरुन्जेल मायालो यो ज्यान day दिउँसो फेरुन्जे माया गर्छु यो परान संसार आफ्नै यो धरती रहन्जे मैले सास फेरुन्जेल छ यो परान रहन्छे संसार आफ्नै हो यो धरती रहन्छेल मैले सास फेरुन्जेल मायालो यो ज्यान तिम्रै हो यो धरती रहन्छेल बास फेरुन्जेल माया लो यो जान तिम्रो